यस कार्यक्रमका सभापति महोदय प्रमुख अतिथिज्यू निर्णायक मण्डल र यहाँ उपस्थित सम्पूर्ण साहित्यिक मनहरूमा म साहित्यिक अभिवादन टक्राउन चाहे र आज यो विशेष प्राणय दिवसको अवसरमा पोखरा विश्वविद्यालय साहित्य समाजद्वारा आयोजना हुन लागेको खुल्ला प्रेमपत्र लेखन प्रतियोगितामा मैले आफूलाई पनि प्रतियोगीको रूपमा उभ्याएको थिएँ खुसी लागेको छ पहिलो चरण पार गरेको छु अब हेरौँ दोस्रो चरणमा के हुन्छ र मैले यहाँ आफ्नो प्रेमपत्रमा सम्पूर्ण परिवेशहरू यही पोखरा विश्वविद्यालयलाई नै बनाएर लेखेको छु कसैको वास्तविक जीवनमा मेल खाएमा त्यो समय मात्र होला म आफ्नो प्रेमपत्र वाचन गर्ने अनुमति चाहन्छु मिति दुई हजार एकात्तर साल माघ तेइस गते प्रिय म यो पत्र कोर्दाको घडीसम्म कुशल मङ्गल नै छु र तिमी पनि आरामै छौ भन्ने आशामा छु थाहा छैन थाहा छैन म यो सम्बोधन सही गरिरहेछु या गलत के गरिरहेछु मलाई यो अधिकार छ या छैन त्यो पनि थाहा छैन मैले मेरो मानस पटलको डायरीमा भएका अनगिन्ती शब्दहरूका बीच उचित सम्बोधनको शब्द खोज्ने प्रयास पनि गरेकै हो तर त्योभन्दा उत्तम शब्दहरू कुनै भेट्न सकेन यो सम्बन्ध यो सम्बोधन स्वीकार गर्नु नगर्नु तिम्रै जिम्मा म आज म आज यो पत्र लेख्दैछु केवल तिम्रै लागि पत्र गर्ने सिलसिलामा म अभ्यस्त छैन कहीँ कतै कमजोरी भेटिएमा पनि मेरो मनको भावना सम्झी सहज तरिकाले लिइदियो म यो पत्रमा पत्र हाम्रो व्यक्तिगत अन्तरसम्वादको लागि कोसे ढुङ्गा हुने बन्नेछ भन्ने आशा पनि गरेको छु जहाँ मेरा तिमीप्रतिका भावनाहरूलाई शब्दको रूपमा केन्द्रीकृत गर्ने जमर्को गरिरहेको छु किनकि जुन भावना तिमीप्रति उब्जेको थियो त्यो सायद यहाँभन्दा अघि कसैप्रति उब्जिएको पनि थिएन र अब पनि उब्जने छैन पहिलो दिन जब मैले तिमीलाई देख्दा परिवेश यस्तो बन्न पुगेको थियो जहाँ म आफ्ना साथीहरूको झुन्डामा गफ गर्दै कलेजतिर पुग्न आएको थिएँ ठ्याक्कै गेट अगाडि मेरो आँखा एक आकृतिमा सुन्दर आकृतिमा अड्किन पुग्यो मेरा पाइला त सरेका थिए तर मेरा आँखा त्यही आकृतिमा अड्किन पुगे एक सुन्दर आकृति त्यो आकृति तिमी थियो कलेज युनिफर्ममा आएकी तिमी हँसिलो चेहरामा मन्द मुस्कानका साथ समुद्र जस्ता गहिरो आँखा ससाना डिम्पलमा लर्क लर्केको कपालले शोभायमान थियो तिमी त्यहाँबाट मेरो नजर हटेर अन्त कतै जाने मानेनन् नजिक आउँदा तिम्रो मधुर र हँसिलो बोली सुन्ने मौका पनि मिल्यो मिलेको तिम्रो रुखमाथि मिठासपूर्ण बोली साँच्चै नै सुनमा सुगन्ध थियो म एकरो हेरिरहँदा तिमीले पनि एक दुईपटक मतिर फर्केर हेरिरहेको थियो तर जब म तिमीभन्दा केही पर मात्र आइपुगे अडिएरै तिम्रो कुरा सुन्न थालेँ तब तिम्रो र मेरो नयन पनि जुट्न पुगे सायद तिमीलाई यो पनि थाहा छ मलाई साथीहरूले बोलाउँदा मेरो ध्यान भङ्ग ध्यान त भङ्ग हुन पुग्यो तर म फर्की फर्की तिमीलाई हेर्न बाध्य थिएँ किनकि त्यहाँभन्दा बढी म केही कदम चाल्न पनि असमर्थ थिएँ त्यति बेला तिमी परिचित थिएनौ तर मनमा अनेक किसिमका ज्वार ज्वारभाटहरू चल्न लागिसकेकै थियो तिम्रो रूप बोली मेरो मस्तिष्कले कैद गरिसकेको थियो दिनभर प्रोजेक्टरमा सरको नोट डिस्प्ले गरे चाहिँ तिम्रो चित्र मेरो मस्तिष्कमा बारम्बार आइरहेको थियो र त्यो दिन मैले पढाइमा मन लगाउन सकिनँ न रातिको भोक नै पर्यो न त निन्द्रा नै पर्यो केवल तिम्रो कल्पनामा डुब्न पुगे कलेजबाट घर पुग्दा पनि यही क्रम दोहोरिरहेथ्यो सायद एक्सपिरियन्स साथीहरू र चलचित्रले सिकाएको लभ एट फर्स्ट साइड यही नै थियो होला त्यसपछिका दिनहरूमा मलाई तिम्रो बारेमा जानकारी लिने इच्छा तीव्र हुन थाल्यो र समयले नै मान्नुपर्छ समयले नै हामीलाई नजिक बोलाइदियो र हामी परिचित भयौँ हाम्रो कलेजमा पनि भेट हुन्थ्यो बेला बेलामा र अलिअलि कुराकानी पनि तिम्रो भोलिले त मेरो मेरो मनमा छुरा प्रहार गरे जस्तै घायल बनाइसकेको थियो तिमी मेरो कमजोरी भन्न थालिसकेकी थियो म तिम्रो बाहेक अरू कसैको कल्पना पनि गर्न नसक्ने भइसकेको थिएँ तिमी र मेरो सम्वाद कलेजमा केवल औपचारिकतामा मात्र सीमित थियो सायद समयको कमीले हुनसक्छ म जति तिमीसँग सम्वादमा हुन्थे वा हाम्रो मित्र त जति जति नजिक हुन्थ्यो तिमीलाई पाउने र आफ्नो बनाउने चाहना दोब्बर हुन जान्थ्यो मैले तिमीलाई धेरै केयर गर्न लागिसकेको थिएँ के भइरहेको थियो यकिन थिएन त्यसलाई त्यति बेला मलाई साथीहरूले भनेको कुरा याद आयो उनीहरू भन्दै थिए विपरीत लिङ्गीप्रति अत्याधिक केयर बढ्नु समर्पण हुन चाहनु र हरपल उनकै यादमा डुबिरहनु प्रेमको सङ्केत हो तर त्यति बेला उनीहरूलाई हे यस्तो पनि हुन्छ यो सब भ्रम भनी व्यङ्ग्य गर्नेको अग्रपङ्क्तिमा मनै थिएँ तर अहिले आफैलाई यस्तो लागिरहेको छ कि म पनि त्यो अवस्थामा पुगिसकेको छु म तिम्रो प्रेममा परिसकेको छु जब मैले तिमीलाई आफ्नो प्रेमको भाव व्यक्त गर्ने मनसाय गरेँ तब मेरो मन मनोवादले भरिन पुग्यो र अन्तर्द्वन्द्वको चपेटामा परेन एक थरी भन्थ्यो किन हतार गर्छस् बाबु किन हतार गरी आफ्नो नजिकको मान्छे घुमाउनु खोज्दैछस् किन सधैँ हतार हतार चल्न खोज्दैछस् भन्थ्यो भने अर्को थरीले दुई वर्षसम्म त तैँले केही गर्न सकिनस् के यो छोटो अवधि थियो अब पनि भनिनस् या भन्न सकिनस् भने कहिले व्यक्त गर्छस् त मनका कुरा के मनमा कौरा गुम्स्याएर राख्नु नै समस्याको समाधान हो त यसरी मनोवादको चपेटा पछाडि अन्त्यमा म तिमीलाई प्रस्ताव गर्ने निष्कर्षमा पुगेँ तर त्यो पनि मेरो लागि त्यति सजिलो थिएन म पटक पटक तिम्रो सामु मनका भाव व्यक्त गर्छु तिमीलाई प्रेम प्रस्ताव गर्छु भने तिम्रो सामु पनि पुगेथे तर तिम्रो सामु पुग्न साथ आँखा धमिलो भएर आउँथ्यो मुटुको चाल बढे चाहिँ लाग्थ्यो र शब्दहरूको शब्दहरू नै निस्किँदैन थियो मुखबाट गला अवरुद्ध भए जस्तो हुन्थ्यो र म औपचारिकतामा हेलो हाई भनेर तिमीसँग विदा हुन बाध्य हुन्थे पटक पटकको असफलतापछि मैले सामाजिक सञ्जाललाई पनि माध्यम बनाउने विचार गरेँ तर यो समस्या त्यहाँ पनि दोहोरिन पुग्यो जब मैले म्यासेजमा आफ्नो कुराहरू टाइप गर्न चाहन्थेँ तब अचानक मेरा हातहरू थिचिदिएको जस्तो हुन्थ्यो हातहरू किबोर्डका बटमहरू चाल्न असमर्थ थिए त्यो सब तिमीलाई गुमाउनु पर्छ कि भन्ने डरले यस्तो हुने गर्थ्यो र म कुनै पनि हालतमा तिमीलाई गुमाउन चाहन्न थिएँ म त्यहाँ पनि सफल हुन नसकेपछि अन्तत पत्र कोर्ने निधो गरेँ पूर्ण तयारीका साथ यति छोटो निर्णय अनुसार थेसिस डिफेन्सको रात पत्र कोर्ने जमर्को गर्न लागे तर ममा अझ खुलेर कुरा गर्न सक्ने आँट नै हुन सकेन र म नचाहँदा नचाहँदै पनि शराबको संसर्गमा पुगेँ केवलले पत्र लेख्नकै निमित्त र यो पत्र कोरिन पुग्यो तर तिमीलाई यो भ्रम नपरोस् कि म यो सब बेहोसीमा गरिरहेछु यही सब मेरा मनगणन्ती कुरा हुन् फगत कुरा हुन् म पूर्ण होसमै होसमै यो सब लेखिरहेको छु र मेरो तितो सत्य यही नै हो म यो सब कुरा किन खुलस्त पार्दैछु तिमीलाई थाहा छ किनकि म यस्तो मानिसहरूमा होइन जसले झुटाको खेती गरेर प्रेम गरोस् थाहा छैन यस्तो प्रेम दिगो हुन्छ या हुँदैन तर म यथार्थतामा जिउने प्रयास गर्दैछु त्यसैले मैले साँचो साँचो भनेको नत्र तिमीलाई शराब अथवा मध्यरातमा लेखेको कुरा नभनेको भए पनि त हुन्थ्यो होला मलाई थाहा छ यथार्थ तत्कालका लागि जति सभायमान नहोला तर पनि यो यो नै भविष्यको लागि जग भन्ने म यो पत्र लेख्दा र साफी गर्दा निकै रात छिपिसकेछ यो पत्रलाई अक्षरले भरिएको कागजको टुक्रामा टुक्राको रूपमा लिने छैनौ र यसमा समावेश भएका अक्षरमा मेरो मन मनमा भएको तिमीप्रतिको भावलाई देख्नेछौ भन्नेमा म पूर्ण आशावादी छु म यो पत्र यति नै बेला तिमीलाई लेख्दैछु किनकि मेरो ब्याचलर लाइफ सकिँदैछ र पियु छुट्ने तर्खरमा पनि छु र पियु बाहेक मैले तिमीलाई यो पत्र प्रेसर गर्नेहरू कुनै उपयुक्त ठाउँ पनि देखेको छैन यो पत्रलाई स्वीकार्ने नस्वीकार्ने तिमीमै निर्भर छ आशा छ स्वीकार्ने छौ अन्त्यमा तिम्रो पत्रको पर्खाइमा रहने कुरा बताउँदै अहिलेलाई कलम बन्द गर्न चाहन्छु उही तिमीलाई आफ्नै मान्ने र सदाबहार तिमीलाई माया गरिरहने राजन बाबु लेखनाथ चार